नमस्कार नमस्कार नमस्कार सुस्वागतम अभिवादनम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कल्ला बस्ने हाम्रा चाहिँ नि प्यारा राजनाति अनि म छु डुलुवा बाजे तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहज अनि यो हो कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्र भाषी मजा केन्द्रमा तपाईँ आउन चाहनुहुन्छ हजुरबासँग यसो गफिन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस पनि खुल्ला रहेको अवगत गराउँछु यति बेला भने अब कुराकानीतिरै हामी प्रवेश गरौँ होइन एउटा ठुलो कुकुरले सानो बच्चाको मुख हाततिर चाट्न थाल्यो कुकुरले चाटेको देखेर बच्चा चिच्याएर डराएर चिच्यायो त्यसपछि बच्चाको चिच्चाहट छिनेपछि उसकी आमा आइन् अनि भनिन् के भयो कुकुरले टोक्यो क्या हो भनेर सोधिन् बच्चाले मायालु पाराले जवाब दियो होइन मम्मी होइन अहिलेसम्म त मेरो मासु कस्तो छ भन्दा होला चाख्दैछ टोकिसके त छैन अरे <laughs> आफूले देखाएको कुरा भने ढाँटे बाजुले भन्नु र ढाँटेको त हुँदै होइन अनि त्यसपछि एक दिन चाहिँ एउटा विद्यार्थी स्कुलमा अलिकति ढिलो पुग्यो त्यो देखेर अब विद्यालयको प्रिन्सिपलले अफिसमा बोलाएर सोधे तिमी किन ढिलो आउँछौ वहाँ ए हो तिम्रो तरिका भन्दा मार झपारे अनि विद्यार्थीले डराउँदै भने सर बाइकको टायर पन्चर भयो त्यसैले ढिलो भयो भन्यो अनि प्रिन्सिपल झन् रिसाए पञ्चर भयो हिँडेर आउनु सकेन त्यहीँबाट है हिँड्न सकिन्न भनेर गाली गरेँ अनि विद्यार्थीले भने सर मैले पनि त्यही भने हो तर के गर्नु तपाईँको छोरी साह्रै जिद्दी पञ्चायत टालेर जाउँ भने त्यही भएर अरे भगवान् प्रिन्सिपलको छोरीसँग ट्याक्क पऱ्यो चौ कुरो यस्तो हो त्यसपछि यो वर्ल्ड कप जस्तै एउटा खेल रहेछ क्या अब श्रीमान र श्रीमती मिलेर दुवै हेर्न गए दुर्भाग्यवश यो कुस्ती कुस्तीको वर्ल्ड कप भनौँ न दुर्भाग्यवश एक खेल सुरु भएको एक मिनटमा अर्कोले एक्लै अर्कोलाई पछारो अनि श्रीमान चाहिँ जङ्गियो र रिसाउँदै भन्यो यस्ता नि खेलाडी एक मिनटलाई पछाडि बेकार हेर्न आइएछन् रिसाए श्रीमतीले कड्के नजर लाउँदै व्यङ्ग्यात्मक शैलीमा भन्यो देख्यौ खेल सुरु हुने बित्तिकै हार्दाखेरि कस्तो पीडा हुँदो रहेछ अरे क्या <laughs> सधैँ श्रीमानले श्रीमतीले ड्याङ्क ड्याङ कुट्ने गरेको रहेछ त्यही भएर चाहिँ आफूले हार्न हारिरहेको चाहिँ पीडा चाहिँ टक्क व्यङ्ग्य मार्फत उतारिन् त्यसपछि केटा र केटी एक कागजमा कुरा गर्दै थिए अनि केटाले भने तिमी मलाई किन यसरी पछ्याइरहन्छौ हँ भने अनि केटीले भने तिमी असाध्यै राम्रो छौ त्यसैले अनि म तिमीलाई माया पनि गर्छु भनेर भने अनि केटाले साँच्चै हो तर तिमीले उसलाई भेट्यो कि छैनौ र भनेर सोधेँ ऊ मभन्दा झनै राम्रो छ नभए त्यहाँ पछाडि फर्केर हेर त भनेर केटाले भनिन् केटाले भनौँ त्यसपछि केटीले पछाडि फर्किन्छ तर त्यहाँ केही देख्दिनँ अनि केटीले भनिन् तिमी मसँग थट्टा गरेका त छैनौ नि मेरो पछाडि त कोही छैन त भनेर भनिन् अनि केटाले भनौ यदि तिमी मलाई साँच्चै माया गर्थ्यौ भने पछाडि फर्केर हेर्ने नै थिइनौ तिमी फाइल भयो अरे यस्ता यस्ता भाग्य परीक्षा लिन्छन् गरे केटाले ए रामनाथी कतिको लिने गरेको छौ परीक्षा यस्ता छैन के परीक्षा लिन्थ्यौ चिया खानालाई फाइभ स्टार होटल जान्छु भन्थ्यो गाडी माथि भगवान् कति four star three one star A L L five स्टारमा त होइन रहेछ वान स्टारमा गएर जुन चिया खानालाई अब क्या नि हो त्यसपछि एउटा चौरीले चाहिँ असाध्य गरौँ दाउराको भारी बोकेर आफ्नो गन्तव्यतिर जाँदै थियो बाटो चिप्लो थियो पुल साँगुरो थियो पुल तर्ने बेलामा चौरी चिप्लिएर पोखरीमा खस्यो भारी असाध्यै गरङ्गो भएको कारणले चौरी उठ्न सकेन चौरी करायो पोखरीभित्रको भ्यागुता जम्मा भएर चौरी नजिक आएर भन्न थाले हामी जस्तै सधैँ पानीभित्र बस्नु परेको के गर्थ्यो होला जाओ एकछिन पानीमा बस्दै यसरी चिच्याउनु पर्छ अरे <laughs> ओहो अनि त्यस्तै अब अलिकति नानीहरूको चाहिँ अलिकति उच्छृङ्खल घर चलिरहेको छ क्या अस्तिको कुरो म लौरो टेकेर पछि पछि आउँदै थिएँ एउटी नानीले भनिन् थाहा छैन अन्जु तिमीलाई प्रत्येक मानिसले एकपटक चाहिँ एक चुम्बन बराबर तिन मिनट चाहिँ आयु घट्दो रहेछ नि भनेर भनिन् त्यस कारणले म त अह मरे पनि चाहिँ यो तिन तिन मिनट आयु घट्नु गाउँ त म गर्दै गर्दिनँ भनिन् अनि अन्जुले त्यो कुरो सुनिन् अनि त्यसपछि उनले भनिन् ला मलाई मेरो बोय फ्रेन्डले कति धेरै माया गरेको होला भन्नु ठानेको थिएँ तर उसले मलाई माया गरे होइन रहेछ उसले त मलाई मार्न पो खोजेको रहेछ त अरे अचम्म अचम्मको छ संसार कसै हो नाति नाति त एकदम चाहिँ आज त खुसी भएर जात्रा गएको थिएँ पुलिसले अपराधीलाई भने है अपराधी भन् अपराध किन गरिस् भने अपराधीले भने तपाईँ र तपाईँकै जान परिवारको लागि गरेँ नि हजुर मैले मेरो लागि गरेँ होइन हजुरहरूकै लागि हो भनौँ पुलिसले भने ए नजाने कुरो गर्छस् तैँले मेरो घर परिवारको लागि होइन अपराधीले हो साहब भने कसरी भने त हेर्नु साहब मैले अपराध गरिनँ भने तपाईँको जागिरी पाक्दैन नि हजुर कसलाई समाउनुहुन्छ तपाईँ कसरी ड्युटी गर्नुहुन्छ अरे तिमीहरूले पनि ड्युटी बचाइदिएकै रहेछ कसै हो नातिलाई त के र अब अनि नाति साँच्ची त्यो अस्तिको कुरो के हो <laughs> चाहेर जाँदैछौ अझै अँ गाने ल एउटा गाना सुनाऊ त्यसो गानापछि टक्क एउटा छोटो सत्त कमा र सिएल बुढे कमा जाउँला है जाने छोरी त सुन मेरो मनको कुरा बुझन यो जनम तिम्रै लागि हो नमस्ते म गायक सन्दीप सिंह तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुनु सफल रेडियो रेडियो अर्पण एक सौ चार थुप्लो पाँच मेगा हर्ज छाला तथा का बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार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 चप्पलहरू पाइन्छ सम्पर्क मनकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन फोन नम्बर शून्य छपन्न सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोपाइटर रमेश लोहानी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache R T R 180 CC 2009 2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएससी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test S L C and special S L C preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre plus two पछि M B B S B Sc Ag BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एच ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडिज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnagar दुई दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस नेताजी नेताजी सुन्नुहोस् न एकमात्र कविता लल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नलेउ कवि खुसी सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल नै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य मोबाइल नम्बर चार चौन्न तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा गर्न पनि कोही न त welcome to back again programme just for enjoy हाँसी मजाक केन्द्र है नाति मिल्यो कि मिलेन मिल्यो अरे आफै जान्दै नगरेपछि मैले भने मिलेर अब क्या नि जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कालापारी बसेर मुसुक्क हाँस्दै खुसुक्क सघाउने हाम्रा चाहिँ नि राजनाति यति मजासँग सघाएछन् भन्ने कुनै सीमा नै छैन म चाहिँ डुलुवा बाजे तपाईँलाई चाहिँ नि एउटा गम्भीर कुराहरू नसुनाइकन भएर छैन अब भएछ के भन्दाखेरि हिजो एउटा मोमो पसलमा यसो के गर्दा रहेछन् भनेर बुन्नलाई म चक्क पछाडि छाता फिरेर अगाडि लौरो टेकेर गएँ त्यहाँ चाहिँ एउटा एकदम नाम चलेका धीरेन्द्र पण्डितले चाहिँ त्यो भैँसीको मासु चाहिँ भित्र हाल्यो हुँदो रहेछ नि बाहिर पिछोले बिरा हुन्छ के भन्छ नाति त्यसलाई हो मोमो <laughs> त्यो मोमो चाहिँ कप्पा कप हालेर झन् अनि त्यसपछि त्यहाँ नजिकै बसेको एउटाले भने ए बाजे तपाईँहरू त धुरन्धर पण्डित भयो त ब्राह्मण जातको भयो त ठुलो खसीको मासु खाने लाल लाग्दैन भनेर गाली गरेँ अनि बाजेले पनि भने ए चुप हामी ठुलो जातको मान्छे खसी पनि ठुलै खान्छौँ तँलाई भन्नु छ अरे <laughs> जात्रा जात्रा हुँदो रहेछ गाडे जात्रा जात्रा हुँदो रहेछ त्यो होटलको दृश्य हेरेपछि अलिकति यता आएको एउटा विद्यालय रहेछ अनि विद्यालयमा चाहिँ नि मिसले चाहिँ यो सहयोग सम्बन्धी पढाइरहनु भएको रहेछ त्यहाँ ओहो कसरी पढाउँदो रहेछन् भने झ्यालबाट यसो टुक्रुक्क हेऱ्यो थिएँ अनि मिसले एउटी चाहिँ नि रिचा भन्ने नातिनीलाई उठाएर सोध्नुभयो ए त भन त रिचा तिमी भविष्यमा के गर्न चाहन्छौ भनेर सोध्नुभयो अनि रिचाले जवाब दिन् म त भविष्यमा एउटी असल आमा बन्न चाहन्छु मिस भनिन् अनि उनको जवाब आउने बित्तिकै अब सहयोगको पाठ पढाएको पछाडिबाट एउटा चाहिँ नि विद्यार्थी केटीले के भन्नु मिस उनी चाहिँ नि एउटी असल आमा बन्नलाई म सहयोग गर्न तयार छु अरे जात्रा छ अरे कल्ली लगाएको भने त्यो कल्ली लगाऊ कि के लगाऊ म छुट्याउनु सकिनँ अनि फेरि अर्को कक्षामा पुगेका त्यो कक्षामा त्यस्तो भयो अर्को कक्षा चाहिँ कस्तो पढाइ भएर छ भनेर हेर्न गएको त्यहाँ चाहिँ एउटा सरले कुन फल खाए मरिन्छ कुन फलले तागत लगाउँछ भन्ने कुरो पढाइरहनु भएको रहेछ अनि एउटा विद्यार्थी साह्रै अल्छी पछाडि निधाएर बसिरहेको रहेछ अनि सरले ए तौत भनेपछि ऊ झुरुक्क उठो हा गर्दै बिचरा रातभरि वर्ल्ड कप फुटबल हेरेर होला निन्द्रा पनि किन नलागोस् अनि भने ए ल भने त मैले अहिलेसम्म के पढाएँ कुन फल खायो भने मान्छे म ल भनेर सुधा त्यो विद्यार्थी चाहिँ नि हाई हाई गर्दै थाहा छ सर मलाई राइफल खायो भने सर अरे ल कुर्मा खाएर मात्रै होइन राइफल खाएर भने हुन त हो राइफलको ड्याङ ड्याङ खासी त बाँच्ने चान्सै छैन तर पनि कुरो त्यस्तो भयो त्यसपछि लौ स्कुलको बढे नि त्यस्तै रहेछ भन्ने भयो मलाई होइन हाँसो भएको त्यहाँनिर पनि अलिकति त्यहाँबाट अलिकति माथिल्लोतिर लागेँ गएको अब यो गाउँको ठाउँमा चाहिँ नि यो के भन्छ सौदा छेउबाट सौदा चाहिँ नि एउटा त्यो गोरुगाडा भन्छ नि थाहा छ नाति अँ थाहा भने चढे पनि छन् कि के हो हो गोरुगाडामा चाहिँ नि यो सहरका भन्दा सहर भन्दा काठमाडौँबाट एउटा चाहिँ नि श्रीमान श्रीमती र एउटा चाहिँ त्यही पाँच छ सा सात वर्षसम्मको बच्चो रहेछ अनि त्यो गोरुगाडामा चढेर बिस्तारै अगाडि बढ्दै जाँदा बढ्दै जाँदा अब गोरु भसी त गोरुले बाटोमा पिसाब गर्ने भयो अनि गोरुले बाटोमा हिँड्दा हिँड्दै पिसाब गरेको देखेपछि त्यो बच्चाले ल ल ल हामी ओर्लिहालौँ गाडाबाट भने अनि गाडा चलाउनु है के भयो भाउ किन नि भने अब यो गाडी अगाडि जाँदै जाँदैन यो हिँड्दै हिँड्दैन भन्यो अनि किन हिँड्दैन भने ऊ गोरुबाट त पेट्रोल चिरा काँडो हिँड्छ अब खाली भइहाल्छ नि अरे भगवान् जात्रा जात्रा सुन्न पर्ने गाडी जिन्दगीमा बाँच्नुपर्छ अनेक सुन्न पाइन्छ भने यही हो त्यसपछि के भयो नाति ए बिदा माग्ने बेला हो ल हेर त अचम्म <laughs> यो भर्खर छिरेको गाडी भर बिरली भन्छन् लौ त नाति नातिना इष्ट मिलेर छरछिमेकी बन्धु बान्धव अब सबैजनालाई चाहिँ नि ढिलुवा बाजेले चाहिँ नि बिदा माग्ने बेला भएको कुरो जानकारी गराउन चाहन्छु भोलि फेरि जस्तो फर इन्जोय हाँसी मजाक केन्द्रमा तपाईँहरू भेट हुने नै छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाज सुनेर बस्ने तपाईँहरू सम्पूर्णलाई धन्यवाद काल्लाबारीबाट मुसुक्क हाँस्दै खुसुक्क सहयोग गर्ने हाम्रा चाहिँ प्यारा हँसिला रसिला जोखिला राजनातिलाई धन्यवाद म डुलुवा बाजे पनि कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजा केन्द्रबाट बिदा चाहन्छु नमस्कार पार सुन माया को मीठा मीठा सुन जो बन को मन हर में प्रीति तो तो को मिठो मिठो चला मुझे बैसा मोहको मोहको संसार का लागि हजुर छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी एस ओम साईराम अस्पताल टाँडीमा वीरेन्द्र आर्मी अस्पताल छाउनीबाट तपाईँ हाम्रै चिर परिचित वरिष्ठ यौन छाला तथा कस्मेटिक सर्जरी